ग्रामीण सामुदायिक विद्युतीकरणलाई सही सदुपयोग गर्न दिने हो भने जनताले विद्युत सेवा मात्रै लिँदैनन् मुनाफाबाट अन्य आय आर्जनको काम पनि गर्न सक्दछन् सिमिचोरमा त्यही गरिँदै थियो तर प्रोत्साहन छैन स्वदेशमै रोजगारी व्यवस्था गरौँ भनेर चर्का चर्का भाषण चाहिँ छाटिन्छ तर व्यवहारमा भने जनताले आफै सुरु गरेको व्यवसायलाई पनि प्रोत्साहित गरिँदैन त्यही आक्रोश पोख्दै हुनुहुन्छ सिमिचोर गाविसको राङबास ग्रामीण सामुदायिक विद्युत उपभोक्ता समितिका अध्यक्ष नन्द राम राणा के छ भने हामीले जब ग्रामीण विद्युत आफ्ना गाविसमा लयौँ हाम्रो सिमिचोर अन्तर्गत तेत्तिस केबी लाइनको छ तर यहाँ सरकारले भनेको छ विदेशमा हाम्रा युवाहरू पठाउन हुन्न रोजगारी यहीँ उत्पादन गरेर रोजगारी दिलाउनु पर्छ भन्ने छ मैले आजभन्दा तिन साल पहिले हाम्रो सिमिचोर गाविस वार्ड नम्बर नौमा सामुदायिकमा हाम्रो केही उद्योग खोल्न पाइन्छ भन्ने आशाले हाम्रो सामुदायिकमा केही मुनाफा छ सानो भानी पाँच सय हामी बाहुन्नजना घर छौँ तर त्यहाँ हाम्रो लगभग साढे पाँच हजार जति हाम्रो आय छ तँ पनि कस्तो किसिमले छ त भन्दा त्यहीका उपभोक्ताबाट लिएर बचाएर प्रत्येक उपभोक्ताहरूलाई हामीले बिस हजार रुपियाँ दाम दिएर सयकडा दस रुपियाँ जम्मा सालको सयको दस रुपियाँ ल्याउँछौँ र कुखुरा पालन गर्नुहोस् है भनेर उहाँ उपभोक्ताहरूलाई दिन्छौँ र त्यो युनिट खपित भएको त्यहाँ पनि जम्मा हुन्छ अनि त्यसैले फेरि हामीले एउटा केही पैसाले केही उद्योग खोलौँ अलि ठुलो भन्ने कुराले हाम्रो त्यहाँ समितिले डिसिजन गर्यो कि फर्निचर खोल्ने भनेर लगानी दियो तर सरकारले भन्छ विदेशमा पठाउनु ఉన్న युवाहरू यही नै उहाँहरूलाई चाहिँ आय आर्जन गराउनुपर्छ भन्छ तर यहाँका वन समितिले हामीलाई इजाजत दिन्न यो के कारण हो त्यस कारणले म के अनुरोध गर्छु भने प्रत्येक गाविसमा अनिवार्य हामीले योजनाबद्ध हाम्रो उद्योग धन्दा खोल्नु पर्ने हामीले आशा राखेका छौँ किनभने हाम्रो लाइनमा त तेत्तिस केबी लाइन छ मैले एक वर्ष चलाएँ लगभग उहाँसँग सम्पर्क गरेर तिन सय पैँसठी रुपियाँ दाम हाम्रो संस्थालाई तिरेर युनिट बाई फेरि पनि नचलाउनुहोस् भनेर अनुगरो हाम्रो स्वामी भरत भरसरज्यूलाई थाहा छ उहाँहरूलाई तपाईँहरूलाई थाहा छ यो विडम्बना हेर्नुहोस् त एकातिर सरकारले भन्छ विदेश जान पर्दैन एकातिर यही गुल्मी जिल्लाको एउटा सरकारको निकायमा बस्नेले इजाजत दिन्न मैले गरिखान पाइन्छ पाइन्न मैले नजिर अदालतमा मुद्दा हाल्छु भनेको थिएँ साथीहरूले भरोसाले भन्नु नगर्नु भन्नु भयो त्यो तर यो विडम्बना पाउने कि नपाउने यहाँका निकायले समिति ठाउँले यसको न्याय गरोस् वास्तवमा यदि गाविस र जीविसले केही प्रतिशत अनुदान नछुट्याउने हो भने सामुदायिक विद्युतका पोल लगायतका संरचनाहरू मर्मतको अभावमा जीर्ण हुँदै गर्दै जानेछन् र उपभोक्ता समितिका मान्छे भैतिस मुखिया पैतिस चोट हुने अनि राज्य र जनताको पैसा पनि त्यतिकै खेर जान सक्ने देखिन्छ यसतर्फ ती निकायको ध्यान आकृष्ट गराउनुहुन्छ नयाँ गाउँ ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव किरण पोखरेल यो मर्म सम्मारको लागि सामुदायिक सञ्चालन गरेका संस्थाहरूलाई निकै गाह्रो रहेछ यसको लागि जिल्ला विकास समिति प्लस गाउँ विकास समितिले नीतिगत निर्णय गरेर विकास तर्फको बजेटको यति प्रतिशत बजेट सामुदायिक विद्युतमा लगाउनु पर्छ भनेर यहाँको राजनीतिक दलहरूले त्यो एजेन्डा बनाउँदा मलाई ठिक लाग्यो गुल्मीका सामुदायिक विद्युत निर्माणका लागि कस्ता कस्ता ठेकदारहरूलाई टेन्डर पर्छ त काठमाडौँमा बसेर राजनीति गर्ने नेताहरूका आसे पासे पिछा लग्गु कमिसन खोरहरूलाई त्यस्ताहरू कैयौँ स्थानमा अनियमित गरेर कालो लिस्टमा परेका हुन्छन् त्यस्तालाई दिनै नहुने कुरामा जोड दिनुहुन्छ प्राकृतिक स्रोतको अभियान कर्मी तथा हस्तिचौरका उपभोक्ता राम मल्ल ठोकुरी यो सामुदायिक विद्युतीकरण भनेर उपभोक्ता समूहले पैसा उठाउने तर यो टेन्डर गर्ने कुरा छ टेन्डर गर्ने यो विद्युत प्राधिकरण विभाग कसले हो त्यो कसलाई टेन्डर परेको त्यो उस्तै अहिलेसम्म देख्दाखेरि त ब्ल्याक लिस्टमा परेको ठेकदारलाई समेत टेन्डर परेको अवस्था देखिन्छ जबकि उसले अर्को कुनै ठाउँको काम दस वर्ष आठ वर्षदेखि सम्पन्नै गरिसकेको छैन त्यसैलाई फेरि अर्को टेन्डर पनि दिने गरिन्छ जसले पैसा उठाउँछ त्यो पैसा उठाउन थाहै हुँदैन कि कहिले टेन्डर हुँदैछ कतिमा टेन्डर गर्यो कसरी गर्यो भने थाहै नहुने एउटा यो छ अर्को अब यो विद्युतकै कुरा खास खास गरी के भने यो सब मिटरको कुरा मिटर माग्न म त्यहाँ त धेरैचोटि जाने सायद मेरो त्यो पैसा तिरेको मैले दुई तिन महिना अगाडि पैसा तिरेको रसिद बुझाएको छु अहिलेसम्म मिटर पाउन सकेको छैन तर उहाँले के भन्नुहुन्छ भने पहिलो प्राथमिकता चाहिँ विद्युत प्राधिकरणका हाम्रा ग्राहकलाई दिने हो त्यसपछि बल्ल सामुदायिकलाई दिने भन्नुहुन्छ अब यो कुरा त अब ग्राहक कस्ता हुन् भन्ने कुरा अनि साथीहरूले उठाइसक्नु मलाई धेरै जोड पर्ने न पैसा पनि उयो विद्युत प्राधिकरण ग्राहकका छुट्टै हाम्रो छुट्टै हुन् कि यो त्यो पनि मलाई थाहा भएन जबकि मैले त अलि चार छ महिना अगाडिदेखि पैसा जम् ब्याङ्क जम्मा गरेर रसिद त्यहाँ बुझाएको छु तर माग्न जाँदा उहाँले पहिला हाम्रो ग्राहकलाई दिनुपर्छ त्यसपछि बल्ल अरूलाई दिने भन्नुहुन्छ राम मल्ल ठुकुरीले भनेको बिल्कुल ठिक हो त्यसैको परिणति भोगेको छ वस्तुको दिन सब स्टेसनले त्यस स्टेसनको आवास गृहमा भएको चरम लापरवाही र अनियमितताको खबर पहिलो पटक ओजेलका खबरले नै उठाएको थियो बल्ल अहिले सर्वोच्चले समेत निज ठेकदारको ठेक्का नै रद्द गरिदिएको बताइएको छ सामुदायिक विद्युतलाई कति शास्ति र शोषण गरेको छ त विद्युत प्राधिकरण गुल्मीले आम उपभोक्ताहरूको प्रतिनिधिमूलक आवाज बोल्दै हुनुहुन्छ स्वयं प्राधिकरण प्रमुख सुरेन्द्र चौधरीकै सामु हस्तिचौर उपभोक्ता समितिका अध्यक्ष दिल्ली राज पन्थी फिल्डमा काम गर्दाखेरि डिओ जलेर सिद्धिया छ अनि उहाँले भन्ने छ उनीहरूले कि त्यो त चाहिँ सामुदायिकको डिओहरू मैले भन्ने उहाँलाई मैले यसमातिर जाने लाइनको पनि मैले डिओ राखेको छु आफ्नो ठाउँमा अनि गुरुबाको चाहिँ पाल्खो जाने पनि राखेको छु मैले त्यहीँबाट काट दिन्छु तपाईँहरू चाहिँ कति दिन आएर बनाएर त्यो अरूलाई लाइन दिनुहुन्छ हामी बाल्नवाला छैन उसको ज्यान जान सक्छ त्यो सबै चाहिँ गर्दाखेरि किन दिनु भने भन्दाखेरि बल्ल बल्ल तिनपटक गरेर तिनवटा चाहिँ डिओ उपलब्ध गराउनु भयो हाम्रो फिटिङ गर्नु भनेर उहाँलाई थाहा छ गरिसक्नु कि एक दुईवटा अब त्यस्तो अवस्था किनभने माग्दाखेरि सामान माग्दैन हामीले त खाने त होइन कि फलमको चिल्ला हामीले खानै सक्दैनौँ अनि त्यो दुरुपयोग भएको छ भने तपाईँले आफै हेर्ने हो होइन तर त्यसको लागि चाहिँ के हो त्यो हामीले गर्नुपर्छ नत्र हामीले हस्पिटल बाहिर चाहिँ लाइन दिन सक्दैनौँ तपाईँको चाहिँ लाइन हान्नलाई यहाँबाट खटाउनु पर्छ त्यो हामीले धेरै समय सोच किनभने प्रत्येकमा चाहिँ पपान सय त दुईवटामा छ नि त्यहाँ काट्नु पऱ्यो भने नकाट्नु पऱ्यो पनि मासिक पाँच सय हामीले दिएको छौँ त्यो पनि मानिदिएको छ दुई ठाउँ त यता तिन हजार अरू चार हजार हाम्रो गइरहेछ के प्राधिकरणले केसम्म गरेको छ भने मिटर बक्स नघुमेको तर महसुल चाहिँ नदेखिने गरी बढी उठेको भन्दै लिने गरेको छ उठेको हो या होइन यो जान्न पाउने सूचनाको अधिकारबाट वञ्चित गर्दै वसुल्ने गरिएको सो रकम विरुद्ध जटिल रूप लिन सक्ने चेतावनी दिनुहुन्छ हस्तिचौर उपभोक्ता समितिका अध्यक्ष उनै दिल्ली राज पन्थी टिओडी मिटरको केही कुरा आएछ हामी गाउँमा बस्ने मान्छेले टिओडी मिटरको बारेमा त्यो बगौता हुनुपर्छ जबकि पराधिकरणले आफ्नो ग्राहकसँग तिमीले तिरेन हो यो अन्त चाहिँ रहेको चाहिँ पैसा चाहिँ उसले बगौता भनेर उठाउने आफै मिटर रिडिङ गर्न जानेहरूले त्यहाँ बगौता छ भनेर त्यो मिटर पाइन्न त्यो मिटर चाहिँ हटाउनु पर्छ सिफारिस गर्नुपर्छ तपाईँहरूले किनभने यो हाम्रो कुनै ठाउँमा त यस्तो भन्नु भने थाहा पाइयो कि यो सूचना तपाईँलाई दिन मिल्दैन हामी आफै जान्छौँ हेर्छौँ र फेरि हामीले तपाईँलाई बिल काट्छौँ समेत भन्नु भन्ने कुरो सुन्यो कि त्यस्तो त कुनै पनि छैन नि नेपालमा अहिले त सूचना दिनुपर्छ त्यहाँ चाहिँ सामु राईको मान्छेले पनि के कारण हो त बताउनुपर्छ त्यो पनि चाहिँ यहाँले गर्नुपर्छ किनभने यो विवादको रूपमा आएछ र यो विवादको रूपमा यसले जटिल रूप लिन्छ किनभने हामीहरू परमाण सङ्कलन गऱ्यौँ भने हामीले पनि छोड्दैनौँ पराधिकरणलाई होइन हाम्रा साथीहरूले जसरी चाहिँ भोगेका छन् त्यो कुरा हामीलाई भनिसकेका छन् यो चाहिँ किन कसरी यो के चाहिँ खेल भइरहेको छ गुल्मीमा हामीले त्यो हेर्न खोजेका हौँ त्यो धेरै ठाउँ खेल भइरहेको गइसकेको छ